डोटीको लाटामाण्डो गाविसको कच्ची सड़कमा जीव दुर्घटना दुईजनाको मृत्यु तेइसजना घाइते डोटीमा गाविस सचिवले छब्बीस लाख रुपियाँ बैंक खाताबाट झिकेको पुष्टि बझाङमा एक सय बाह्र बालबालिकामा कडा शीघ्र कुपोषण म्याच समाप्त भएका खाद्य वस्तुहरू ग्रामीण भेगमा ढुवानी हुँदै अछाममा राउटे समुदायलाई न्यानो कपडा वितरण र डडेलधुराको देवल दिव्यपुरमा सञ्चालित एकीकृत घुम्ती शिविरमा अठार सय भन्दा बढ़ी नागरिकले सेवा लिए बैतडीको विशालपुरमा पहिलो पटक जीव पुग्यो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डोटीको लाटामाण्डौ गाविसको कच्ची सड़कमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तेइसजना घाइते भएका छन् हिजो साँझ सात बजेतिर उग्रतरा यातायातको से एक ज सात चार सात नम्बरको जन्ती बोकेको जीप लाटामाण्डौको उजिरी गाउँ नजिकैको देवल भन्ने ठाउँमा दुर्घटनामा परेको हो दुर्घटनामा परि गम्भीर घाइते भएका लाटामाण्डो गाविसको वड नम्बर दुईका तीस वर्षीय बेरी ताम्राकारको क्षेत्रीय अस्पताल डडेलधुरामा उपचारको क्रममा मृत्यु भएको छ भने जिजुरामाण्डो आठका गौरी शंकर नेपालीको उपचारकै क्रममा अपराधमा अस्पताल अत्तरियामा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ यस्तै दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् गम्भीर घाइते हुनेहरूमा लाटामाण्डो दुईका बाह्र वर्षीय बालक सुरेश कुंवर लाठमाण्डु दुईकै बत्तीस वर्षीय लोक रावल र ठेगाना नखुलेका तारासिंह नेपाली रहेका छन् सुरेश कुंवरलाई बरेली रिफर गरिएको छ घाइते मध्ये चौध जनाको पक्षत्रीय अस्पतालमा उपचार भइरहेको छ भने आठजनाको सुजङ अस्पताल डोटीमा उपचार भइरहेको छ त्यस्तै एकजनाको पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ डोटी जिल्लाका फरार गाविस सचिव ईश्वर बहादुर सिंहले पुँजीगत तर्फको छब्बीस लाख रूपियाँ बैंक खाताबाट पनि झिकेको पुष्टि भएको छ जिल्लाका जिजोरा र पोखरी गाविसका राष्ट्रिय वाणिज्य बैंकमा रहेका खाताबाट सामाजिक सुरक्षा तर्फको रकम उनाचालिस लाख र पुँजीगत तर्फको छब्बीस लाख सहित पैंसठी लाख रूपियाँ हिनामिना गरेका छन् पुँजीगत तर्फ जिजुरा तेह्र लाख उनासाठी हजार नौ सय पैंसठी रूपियाँ र पोखरीको एघार लाख एकसठी हजार चार सय रूपियाँ गाविस सचिवले पुँजीगत बचत खाताबाट झिकेका हुन् जिजबा माण्डोको खाताबाट असोज अठाइस गते सात लाख पचास हजार बैंकबाट भुक्तानी लिएको देखिन्छ त्यसै गरी विभिन्न समयमा गरी सचिव सिंहले तेह्र लाख रूपियाँ झिकेको बैंक स्टेटमेन्टमा देखिएको जिल्ला विकास समिति डोटीले जानकारी दिएको छ जिजुदा माण्डोको खातामा छ्यालिस रूपियाँ सडसठी पैसा मात्रै बाँकी रहेको छ पोखरी गाविसको खाताबाट असोज सोह्र गते एक लाख सत्र गते दुई लाख एकसठी हजार चार सय बीस गते पाँच लाख र सोही महिनाको तीस गते तीन लाख रूपियाँ पूँजीगत खाताको रकम कैलालीका वाणिज्य बैंकबाट भुक्तानी लिएको राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाको स्टेटमेन्टमा उल्लेख गरिएको जिल्ला विकास डोटीका आन्तरिक लेखा परीक्षक तथा छानबिन टोलीका सदस्य टंक श्रेष्ठले जानकारी दिएका छन् बझाङमा एक सय बाह्र बालबालिकामा कड़ा शीघ्र कुपोषण देखिएको पाइएको छ हालसम्म बझाङमा दुई हजार सात सय छ्यानब्बे बालबालिकामा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम मार्फत कुपोषण स्थिति जाँच गरिएकामा एक सय बाह्रजनामा कडा खालको कुपोषण देखिएको हो कडा खालको कुपोषण भेटिएका मध्ये एक सय पाँच बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र अर्थात ओटीसीमा उपचार भइरहेको डाक्टर सुनिल गजुरेलले जानकारी दिएका छन् यसै गरी दुई सय अन्ठानब्बे बालबालिकामा मध्यम शीघ्र कुपोषण भेटिएको र दुई हजार तीन सय छ्यासी जनामा सामान्य कुपोषण पाइएको डाक्टर गजुरेलले बताएका छन् कुपोषित बालबालिकाको उपचारका लागि जिल्ला अस्पताल बझाङ भातेखोला स्वास्थ्य चौकी मेल बिसौना स्वास्थ्य चौकी भैरवस्थान झोटा स्वास्थ्य चौकी छान्ना स्वास्थ्य चौकी लेकगाउँ स्वास्थ्य चौकी खिरातडी स्वास्थ्य चौकी रायल प्राथमिक स्वास्थ्य केन्द्र र देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा बैरंग उपचार केन्द्र स्थापना गरिएको डाक्टर गजुरेलले बताएका छन् कुपोषित बालबालिका पत्ता लगाउन कुपोषण अधिकृतहरू गाउँ गाउँमा गएर अभिभावकहरूसँगको समन्वयमा ओटीसी सेन्टर मार्फत कुपोषण स्थिति जाँचको काम भइरहेको जनाइएको छ जाँचपछि बालबालिकामा कुपोषणको स्थिति अनुसार तयार पारिएको उपचारात्मक खाना खुवाउने तथा उपचार गर्ने गरिएको डाक्टर डाक्टर गजुरीले जनाएका छन् शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत बझाङमा नेपाल सरकारद्वारा कार्यक्रम सञ्चालन भइरहेको छ कार्यक्रममा युनिसेफको आर्थिक सहयोग रहेको छ कार्यक्रम बझाङसँगै बैतडी डडेलधुरा बाजुरा र मध्यपश्चिमका डोल्पा हुम्ला र कालीकोटमा सञ्चालन भइरहेको छ बजाङमा म्याद समाप्त भएका खाद्य वस्तुहरू ग्रामीण भेगमा ढुवानी हुने गरेको छ बजाङ जिल्लाको सदरमुकाम चैनपुर बजार त्यस्तै स्थानीय बजारहरू तमैल बजार भाँडी बजार मोरी बगर बजार बागथला झनना देउरा लगायतका अन्य स्थानीय बजारहरूबाट ग्रामीण भेगमा खाद्य म्याद समाप्त भएका सामानहरू जाने गरेका हुन् प्रभावकारी बजार अनुगमन नहुँदा र जिल्लाका केही व्यापारीहरूको चलाखीपनका कारण म्याद समाप्त हुन थालेका र म्याद समाप्त भइसकेका अखाद्य वस्तुहरू ग्रामीण ब्याङ्कमा डुवानी हुने गरेको नागरिक समाजका अगुवा धर्मजङ बहादुर सिंहले बताउनु भएको छ भारतका विभिन्न बजार तथा नेपालका अन्य जिल्लाहरू बाँकेको नेपालगंज कैलालीको धनगढ़ी कञ्चनपुरको महेन्द्रनगर तथा व्यापारी बाहिरी जिल्लाबाट आउने अखाद्य म्याद समाप्त हुन लाग्दा बझाङ जिल्ला तथा सुदूरपश्चिमका पहाड़ी जिल्लामा पछाउने गरेका कारणले बढ़ी जस्तो बझाङ जिल्लाका स्थानीय बजारहरूमा खाद्य वस्तु भित्रिने गरेको उहाँले बताउनु भएको छ आफूहरू अनपढ़ भएका कारणले आफूहरूलाई स्थानीय व्यापारीहरूले खाद्य वस्तु मात्र बिक्री गर्ने गरेको सैन पेसला गाविस वडा नम्बर चारकी धनसरी कडायतले बताउनु भएको छ बाह्र महिना काम गरेर तीन महिना मात्र खाना पुग्ने भएका कारण बाँकी रहेका नौ महिनाहरू यसरी स्थानीय बजारहरूबाट बेसा गरेर खानुपर्ने उहाँले बताउनु भएको छ स्थानीय बजारमा प्रभावकारी अनुगमन नहुँदा खाद्य वस्तुहरू गाउँका ससना पसल तथा ग्रामीण भेगका सर्वसाधारणलाई अनपढ व्यक्तिहरूलाई व्यापारीहरूले सामान बिक्री गर्ने गरेको त्यहाँका स्थानीयहरूले गुनासो गर्ने गरेका छन् बजारहरूमा पाइने चाउचाउ बिस्कुट तथा दैनिक उपभोग्यका सामानहरू समेत म्याद समाप्त भएका ग्रामीण बस्तीतर्फ जाने गरेको बताइएको छ यता सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले भने सदरमुकाम चेनपुर बजारमा अनुगमन भएको र अबदेखि जिल्लामा रहेका सबै स्थानीय बजारहरूमा अनुगमन गरिने बताउनु भएको छ अछाम जिल्लाको नाडा आठ कोलीमारामा बस्दै आएका राउटे समुदायलाई न्यानो कपड़ा वितरण गरिएको छ पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको आयोजना राउटे उत्थान प्रतिष्ठान नेपालको समन्वय तथा पेसागत महासंघ नेपाल जिल्ला समिति अछामको संयोजनमा न्यानो कपड़ा वितरण गरिएको हो लोपोन्मुख जातिको रूपमा रहेको राउटे समुदायको उत्थानका लागि कपड़ा वितरण गरिएको हो लामो समयदेखि नाडा आठमा बसोबास गर्दै आएका एकचालिस घर परिवारका एक सय जना राउटेलाई दुई लाख मूल्य बराबरको कोट स्वेटर टोपी हुक्स लगायतका कपड़ा वितरण गरिएको हो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च प्रा इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ जिल्ला प्रशासन कार्यालयको पहलमा जिल्लाको देवलदिव्यपुर गाविसमा सञ्चालित दुई दिने गम्ती शिविर सम्पन्न भएको छ जिल्लाको चिपुर देवलदिव्यपुर र भद्रपुर गाविसका जनतालाई लक्षित गरी देवलदिव्यपुरको देवल माध्यमिक विद्यालयमा संचालित शिविर हिजो सम्पन्न भएको हो शिविरबाट तीनवटै गाविसका अठार सय भन्दा बढ़ी व्यक्तिले विभिन्न सेवाहरू लिएका छन् घुम्ती शिविरबाट एक सय छयालिस जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् भने चार सय एकजनाले स्वास्थ्य उपचार सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर बस्तीले जानकारी दिएका छन् यस्तै कृषि सेवा तीन सय एकहत्तर जनाले लिएका छन् भने त्यसका अतिरिक्त तरकारी बिउ उत्पादन केन्द्र मार्फत दुई सय अडतिस जनाले बिउ बिजन लिएका छन् दुई दिने शिविरमा तीन सय तीस जनाले पशु सेवा समेत लिएका छन् भने दुई सय पन्ध्र जनाले आयुर्वेद सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी अवस्थाले जानकारी दिएका छन् उनका अनुसार घुम्ती शिविर मार्फत एक सय छब्बीस जनाले मतदाता परिचय पत्र समेत लिएका छन् साथै केही व्यक्तिले हलिया मुक्ति परिचय पत्र र अपाङ्गता परिचय पत्र समेत लिएका छन् विभिन्न कारणले सरकारी सेवा उपभोग गर्न सदरमुकामसम्म पुग्न नसकेका नागरिकका लागि एकीकृत घुम्ती शिविर आयोजना गरिएको थियो बैतडीको विशालपुरमा पहिलो पटक जीप पुगेको छ पाटन पञ्चेश्वर सड़क खण्डको हारडा खानदेखि शाखा सड़क निर्माण भएपछि विशालपुरको वडा नम्बर सात कान्तिपुरमा पहिलो पटक गाड़ी पुगेको हो आफ्नो गाउँमा पहिलो पटक गाड़ी पुगेपछि स्थानीय बासिन्दाले चालकलाई फूलमाला सहित स्वागत गरेका छन् से एक चार पाँच सात नम्बरको जीप विशालपुरको कान्तिपुरमा पुगेको हो हरडा हरडाखानदेखि पाँच किलोमिटर सड़क निर्माण गरिएको केदार गंगेश्वर उदयदेव सड़क निर्माण समितिका अध्यक्ष जय दत्त भट्टले जानकारी दिएका छन् अहिले स्थानीय बासिन्दा मिलेर सड़क निर्माण गरिएको र पछि गाविस तथा जीविसले सहयोग गर्ने वचन दिएको उहाँले जानकारी दिनुभएको छ आफ्नो गाउँमा सड़क पुगेपछि आफूलाई निकै खुसी लागेको स्थानीय बासिन्दाले बताएका छन् बजाङमा पशु बिमा गर्नेको संख्या बढ्न थालेको छ सरकारले पशुको बिमा गरिदिन थालेपछि बजाङमा पनि पशु बिमा गर्नेको संख्या बढ्न थालेको जिल्ला पशु सेवा कार्यालय बझाङले जनाएको छ जिल्ला पशु सेवा कार्यालयमा आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा तीन सय तेत्तीस पशु चौपाहरूको बिमा गरेको जिल्ला पशु सेवा कार्यालयका प्राविधिक शर्मिला खड्काले बताउनु भएको छ जिल्लाका विभिन्न ग्रामीण भेगमा पशु चौपाहरूको बिमा गरिएको उहाँले बताउनुभयो बिमा गरेका चौपाहरू मरेमा राज्यले क्षतिपूर्ति बाफत मूल्य दिने गरेको ग्रामीण बस्तीका सर्वसाधारणलाई थाहा भएपछि पशु बिमा गर्ने कृषकको संख्या बढ़ेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा हालसम्म उनातिसवटा गाई पैंतिस भैँसीहरूको बीमा गरिएको समेत पशु सेवा कार्यालयका प्राविधिक खड्काले बताउनु भएको छ बीमा अवधि एक वर्षको हुने र पशुपालकहरूले पूर्ण बीमा अवधि पर्ने समेत उहाँले बताउनु भएको छ महिला मानिसहरूको मात्रै बीमा हुने गरेको भए पनि अहिले पशुहरूको समेत बीमा हुन थालेको देख्दा आफू लगायत सम्पूर्ण किसानहरू खुसी भएको कोरदेवल गाविस वार्ड नम्बर एकका स्थानीय आनन्द सिंहले बताउनु भएको छ आफन्तको विवाहमा रातभरि नाचगान गरेका कैलालीको एक व्यक्तिको हिजो बिहान निधन भएको छ आफन्तको भोजमा रमाएका कैलालीको अत्तरिएका पच्चिस वर्षीय विनोद पन्तको ज्यान गएको हो